भूकम्प विशेष अध्ययनका क्रममा हामी फेरि आज गुल्मीको नेटा गाविस वडा नम्बर तिन स्थित थाम डाँडामा आइपुगेका छौँ र यहाँनिर आनन्दलाल घिमिरेको घर हाम्रो नजरमा पूर्ण रूपमा क्षति भएको छ तर सरकारी नजरमा यो आंशिक क्षतिमा परेको छ यहाँनिर हामीले देखिरहेका छौँ माथिको छाना पुरै गएको छ घर पुरै चर्केर भत्ताभुङ्ग भएको छ यो ओसारी सबै भत्केको छ र यो परिवार विस्थापित भएर अर्कै घरमा शरण लिन पुगेको छ आनन्दलाल घिमिरे यहाँ अहिले घरमा बस्नुहुन्न उहाँ चाहिँ गत पन्ध्र वर्षदेखि भारतमा मजदुरी गर्नुहुन्छ र उहाँ श्रीमती दिलमाया घिमिरे यहाँ हामीसँग हुनुहुन्छ उहाँले धेरै गुनासो गरिरहनु भएको छ म विस्थापित भएर छिमेकी रामराजा घिमिरेको घरमा गएर शरण लिएकी छु यहाँ बस्न हुँदैन भनेर गुनासो गरिरहनु भएको छ तपाईँले पटक पटक आग्रह गर्नु भएन दिलमायाजी गरियो घर यस्तो छ भन्ने अरू त के भनौँ खै अब देख्नु भएको छ सबैले यहाँको राजनीतिक दलहरूले यहाँका गाविस सचिवले केही सहयोग गरेनन् भनेनन् गर्नु होइन खै अहिलेसम्मलाई केही भन्नु होइन मेरो लागि यहाँहरूले चाहिँ बोर्नु सबहरू बरु राम राजाको घरमा गएर बस्नु बारे मैले देखेँ हो त्यस्ताको जनाको आउँदाखेरि पनि मैले हामी यहीँ बस्छौँ भनेर भने कि अरू त अब के भनौँ तपाईँ रोइरहनु भएको छ अन्याय भयो माथि हजुर बोल्नुहोस् बोल्नुहोस् नरुनुहोस् सबैले झगड के भनौँ म यसरी भत्किरहेछ यस्तो परिवारलाई तपाईँहरू यहाँ स्थानीय समाजसेवी पनि हुनुहुन्छ मेरो दुर्गा विश्वकर्मा एकीकृत नेकपा माओवादी नेटा गाउँ कमिटीको अध्यक्ष र सबैका घरहरू हेरेर कस्तो प्रकृतिको छ त्यो अनुसार चाहिँ निष्पक्ष ढङ्गले गर्ला राज्यले भन्ने सोचले हामीले यहाँ आउने प्राविधिकहरूलाई देखाउने काम भयो र यहाँबाट चाहिँ हामीले दिएको रिपोर्ट अनुसार नेटा गाविसमा जस जसको घरहरू चाहिँ पूर्ण रूपमा क्षति भएको थियो उहाँहरू सबैले क्षतिपूर्ति पाउनु भएन र उहाँहरूलाई आंशिकमा राखिसकेपछि हामी पुनः चाहिँ जिल्लामा राजनीति दलका प्रतिनिधिहरू गएर जिल्लाले खटाएको चाहिँ हाम्रो प्राविधिक रामबाबु शाहसँग हामीले पुनः चाहिँ हामीले आठवटा घरहरूलाई पुनः क्षतिमा राखेर राज्यले दिन पनि सम्पूर्ण सहयोग गर्नको लागि हामीले चाहिँ अनुरोध गरेका छौँ र यदि राज्यले चाहिँ पक्षपाती ढङ्गले गर्छ र यही स्केलका कतिपय घरहरूलाई पूर्ण क्षतिमा राखेर क्षतिपूर्ति दिने र कतिपय घरहरूलाई चाहिँ क्षतिपूर्ति दिँदैन भने हामी चाहिँ यस गाविसको तर्फबाट जुनसुकै सङ्घर्ष गर्न आन्दोलन गर्न पनि तयार हुनेछौँ भन्ने हामी यहाँका राजनीतिक दलका प्रतिनिधिहरूको प्रतिबद्धता नै छ पक्कै पनि यो दबाब दिनु होला किनभने यो पुरै छाना गएको छ घर भत्ताभुङ्ग भत्किएको छ र यो परिवार विस्थापित भएर अर्को घरमा शरण लिन परेको छ योभन्दा ठुलो अन्याय के हुन सक्छ भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो यहाँका स्थानीय अगुवा समाजसेवी यहाँको नाम चाहिँ के पर्यो मेरो नाम राम खरेल नेटा गाविस वार्ड नम्बर तिन बाह्र बजे भूकम्प गयो अनि यहाँको परिवारलाई बाहिर निकाल्दा मैले तुरन्त मलाई चौकीमा फोन गरेँ अनि चौकीबाट सबै मान्छेहरू आएर यहाँ चाहिँ हेरेँ अनि पटक पटक हामीले यसमा चाहिँ रामबाबु शाहलाई अनि जुनसुकै सङ्घ संस्थाबाट आएको मान्छेहरूले हामीले सबैले यो घर देखाएको छौँ तर अहिलेसम्म यो घरको परिवारलाई कसैले पनि एक एक रम पनि कसैले हेरेको छैन जसको पहुँच छ उनी व्यक्तिहरूले पाछन् हाम्रो गाउँमा नेपाली काङ्ग्रेस रापरपा एमाले माओवादी ए माओवादी सबैहरू छन् तर अहिलेसम्म एकलौटी पार्टीले मात्र यहाँको रात पाएको छ त्यस्तो महसुस गर्न सकिन्छ पक्का यो हामीले गर्व गर्वसाथ दिदी के भन्न चाहनुहुन्छ अन्तिममा मैले खै के भन्न चाहन्छु हजुरहरूले देखेर छ हजुरले भन्नुहोस् के भन्नु छ र मैले श्रोता भूकम्पले क्षतिग्रस्त प्रत्येक घरधुरीमा यस्तो खालको आँसु छ रोदन छ चितकार छ विशेष गरी यहाँ एउटा प्रसङ्ग पनि कोट्याइहालौँ गरिब विपन्न भन्न बित्तिकै सिधै मान्छेको दिमागमा दलित मात्रै छन् भन्ने खालको सोचाइ हुन्छ आज यो ब्राह्मण परिवार यति गरिब छ यसरी आँसु खसाइराखेको छ यिनीहरू प्राथमिकतामा पर्दैनन् राज्यको यसप्रति पनि अबको राज्यको नीति भन्दाखेरि यस्तो खालको नीति बन्न पर्छ कि कुनै कार्यक्रम पार्दाखेरि यिनीहरूलाई प्राथमिकतामा पारेर सबै वर्ग र तह समेटिनुपर्छ भन्ने कुरा यी दिलमाया घिमिरेको आँसुबाट बुझ्न सकिन्छ यस्तो खालको नीति बनोस् जसले सबै समुदायका गरिब विपन्नहरू सम्बोधन हुन सकुन् र आनन्दलाल घिमिरेको यो घरमाथि जुन अन्याय भएको छ यसप्रति स्थानीय राजनीतिक दल जिल्ला विपद व्यवस्थापन समितिको बेलैमा ध्यान जाओस् अन्यथा यी आँसु भोलि आक्रोशमा परिणत हुन सक्छन् यसप्रति ध्यान जाओस् भन्दै म यो स्थलगत रिपोर्ट यहीँ बिटमार्न चाहन्छु